Visit slnepal.com for more latest Nepali music. त मुक्त हुन्छन् कि शहीद बन्छन् कि त मुक्त आफ्नो स्वार्थ केही हुँदैन उनले बोक्ने लक्ष्य सानो हुँदैन जनतालाई मुक्त गर्नु नै हुन्छ जनतालाई मुक्त को तागत कमजोर हुँदैन सहिदको ज्योति निप्ने होइन जनताको जित हुन्छ हुन्छ जनताको जित हुन्छ भन्छन् कि त मुक्त हुन्छन् कि शहीद भन्छन्